तपाईँको रेडियो तपाईँको आवाज रेडियोभिजन एकानब्बे दशमलव छ मेगा हर्समा आज पनि हामी उपस्थित भइसक्यौँ छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तकमनहरूलाई एउटै मालामा गाँच्न म छु मदन भण्डारी अनि मलाई प्रविधि संयोजनमा कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ हामी रहनेछौँ रातको एघार बजीसम्म तपाईँ सम्पूर्ण प्रिय मुक्तकमनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगार्सको ध्वनि तरङ्गमा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot Radio Vision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ तपाईँ आफ्नो मोबाइलको प्ले स्टोरमा गएर रेडियोभिजनको एप्स डाउनलोड गरेर पनि हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुन्छ बस्ती बिर्सिएछ अनि घर बिर्सिएछ बस्ती बिर्सिएछ अनि घर बिर्सिएछ अथा मनभित्रका रहर बिर्सिएछ हदभन्दा धेरै खुड्किला चढ्न खोज्दा पैतालाले हिँड्नुपर्ने सफर बिर्सिएछ पैतालाले हिँड्नुपर्ने सफर बिर्सिएछ आहा येलो ब्ल्याक त मुक्तक दिनेश नेउपानेजीको पथरैया एक नवलपुर कैलाली उहाँको घर हो दिनेश नेउपानेजी बडो मिठो मुक्तक लेख्नुहुन्छ यहाँ दिनहुँ जस्तो अत्याचार गर्छ यहाँ दिनहु जस्तो अत्याचार गर्छ रोक्दैन उक्त कार्य लगातार गर्छ गर्नुपर्ने नारीको इज्जत भन्ने बाबुले मौका छोपेर छोरीको बलात्कार गर्छ मौका छोपेर छोरीको बलात्कार गर्छ यसरी धारिलो प्रहार मुक्तकमा दिनेश नेउपानेजीको अर्को मुक्तक म उहाँकै लिँदैछु श्रोता खोसेर एउटका हाँसो दूर भएको छ खोसेर एउटका हाँसो दूर भएको छ दिएर पीडा मायाको साटो दूर भएको छ अरे सँगै बिताउँला जिन्दगानी भन्नेले लगाएर आज मुटुमा आगो दूर भएको छ लगाएर आज मुटुमा आगो दूर भएको छ पहिलो पहिलोपटक आउनुभयो दिनेश नेउपानेजी बडो गजबका मुक्त खराबहरूको साथमा आउनुभयो पथरैया एक नवलपुर कैलालीबाट दिनेश नेउपानेजीका यिनै मुक्त खराबहरूसँगै श्रोता आजको कार्यक्रम मुक्तकमालामा मुक्तकको सिलसिला सुरु गर्न चाहे आज पनि तपाईँहरूले नै पठाउनुभएका धेरैभन्दा धेरै मुक्त खराबहरू मसँगै छन् कार्यक्रममा म हालो पालो जोड्दै जानेछु हामीसँगै रहनुहोस् अहिलेलाई भने म मुख ताक्ने वल्सिला श्रम गर्ने हात खुट्टै टुटिरहेको देख्दा पनि श्रम गर्ने हात खुट्टै टुटिरहेको देख्दा पनि नारी अस्मिता कोठीहरूमा लुटिरहेको देख्दा पनि ए सरकार कहिलेसम्म राहदानी बाँडिरहन्छस् कैयौँका प्रिय सम्बन्ध छुटिरहेको देख्दा पनि कैयौँका प्रिय सम्बन्ध छुटिरहेको देख्दा पनि कार्यक्रममा मैले अर्को मुक्तक जोडेँ श्रोता यो मुक्तक जनक सिगदेलजीको गजरकोट छ तनहु उहाँको घर हो जनकजी पनि आउँदै गर्नुहुन्छ हाम्रो कार्यक्रममा यसरी नै मिठो माया बोकेर अर्को मुक्त कार्यक्रममा म लिँदैछु मसँग मुक्तक छ श्रोता चन्द्रमन निल ओमजीको जनता मार्नु र मराउनुमा ठुलो कुरो भएन जनता मार्नु र मराउनुमा ठूलो कुरो भएन बलिको भोको बनाउनुमा ठूलो कुरो भएन ठूलो कुरो यो भयो कि जनतालाई उल्लु बनाई दस लाखमा चढाउनुमा ठूलो कुरो भएन हो चन्द्रमन निल ओमजी हाल उहाँ युए दुबईमा हुनुहुन्छ मुक्तकमा उहाँले आफ्नो विचारलाई यसरी पोख्नुभयो अर्को मुक्तक उहाँसँग छ श्रोता म मुक्तक लिँदैछु सुरेश कुँवरजीको रुवाउने रहेछ अनि हँसाउने रहेछ रुवाउने रहेछ अनि हँसाउने रहेछ हेर्दै जाऊ अरू के के गराउने रहेछ हामीलाई गोलो यो घुम्ने संसारले घुम्ने कम ज्यादा त घुमाउने रहेछ घुम्ने कम ज्यादा त घुमाउने रहेछ सुरेश कुमारजी बजाङ खिर्तडी आठ डिल कामुक्तकार हालौँ कडलुर तामिलनाडु भारतमा हुनुहुन्छ धेरै सम्झनुहुन्छ हामीहरूलाई मिठो माया बाँड्नुहुन्छ अब भने श्रोता कार्यक्रममा हामी पहिलो गीत सुन्नुहोला मसँग मुक्तक जीवन नारायण भण्डारीजीको रहेको छ चापाकोट चार स्याङ्जा उहाँको घर हो हाल उहाँ अफ्रिकामा हुनुहुन्छ जीवन नारायण भण्डारीजीका मुक्त मुक्तकरपहरूसँगै पहिलो साङ्गीतिक कोसेली तपाईँलाई श्रोता जब कालो बादलले आकाश डाक्छ जब कालो बादलले आकाश डाक्छ आफूले आफैलाई सम्हालिराख्छ नआउ न तिमी मेरो नचिक प्रिया तिमलाई देखे दिलमा करेन्ट लाग्छ तिमलाई देखे दिलमा करेन्ट लाग्छ तिमीले गजल मुक्तका मुक्तकार नारायण भण्डारीजीको करेन्ट लाग्ने मुक्तक सँगसँगै यो गीत तपाईँहरूले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ आजको यो वसाइमा पनि म श्रोता तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू आलो पालो जोडिरहेको छु सम्झिएमा त सम्झिन मलाई पनि आउँछ सम्झिएमा त सम्झिन मलाई पनि आउँछ तर बिर्सिएमा बिर्सिन मलाई पनि आउँछ मैले फूल पठाएँ तिमीले त पत्थर पठायौ पत्थरको जवाफ दिन मलाई पनि आउँछ पत्थरको जवाफ दिन मलाई पनि आउँछ त्यस्तो है यो मुक्तक मेरुदण्ड राईजीको सोलुखुम्बु उहाँको घर हो मेरो मेरुदण्ड राईजी पनि हाम्रो कार्यक्रममा नियमित रूपमा आउनुहुन्छ मिठो माया बोकेर आउनुहुन्छ कार्यक्रममा म मुक्तक नै बोल्छु अर्को मुक्तक छ मसँग सिपालु राजेन्द्र नकालजीको देखेर हजार सपना र बाँच्न मन लाग्यो देखेर हजार सपना र बाँच्न मन लाग्यो सम्झाउँथे सपसना र बाँच्न मन लाग्यो तिमी उसँग नि खुसी छेउ रे सुखी छेउ रे मलाई सुनाउँथे सूचना र बाँच्न मन लाग्यो मलाई सुनाउँथे सूचना र बाँच्न मन लाग्यो सिपालु राजेन्द्र नकालजी गरियाला रुकुमका मुक्तकार मुक्तक लेख्न सिपालु मान्छे अर्को मुक्तक छ श्रोता मसँग वीरेन्द्र सुवेदीजीको आफूबाट आफै तर्किएर के गर्ने आफूबाट आफै तर्किएर के गर्ने गन्तव्य नै नपुगी फर्किएर के गर्ने बेलैमा प्रगति गर्न नसकेपछि बुढेसकालमा अब झर्किएर के गर्ने बुढेसकालमा अब झर्किएर के गर्ने वीरेन्द्र सुवेदीजी भारपाठ पाँच तर्का मुक्तक मन हाल उहाँ दुबईमा हुनुहुन्छ अर्को मुक्तक छ श्रोता मसँग विनोद छेत्रीजीको खाली हात केही दिन दास बनेर फर्किन्छन् खाली हात केही दिन दास बनेर फर्किन्छन् सास छुटेर दैवको घाँस बनेर फर्किन्छन् जन्मभूमि आफन्त मनमा राखी परदेशतिर आस बोकेर जानेहरू लास बनेर फर्किन्छन् आस बोकेर जानेहरू लास बनेर फर्किन्छन् विनोद छेत्रीजीको यो मुक्तक धनकुटा बोधे एक हमेला उहाँको घर हो एउटा मार्मिक मुक्तक उहाँले लेखेर पठाउनुभयो भयो जुजु साथी जुजु आफन्त नेपाली मन परदेशमा हुनुहुन्छ तपाईँहरूको बसाइ सुखद रहोस् तपाईँहरूले सोच्नुभएको तपाईँहरूले आँट्नु भएको तपाईँहरूको हरेक सपना साकार बनुन् कार्यक्रम मुक्तक मालाको तर्फबाट धेरै धेरै शुभकामना तपाईँहरूलाई श्रोता अर्को मुक्तक म लिँदैछु कार्यक्रममा मसँग मुक्तक छ अनमोल शर्माजीको रेटी दिन्छन् यो मुटु न त सिउन दिन्छन् यार रेटी दिन्छन् यो मुटु न त सिउन दिन्छन् यार न त बिस न त अमृत पिउन दिन्छन् यार आजकलका मान्छे पनि अचम्मका छन् न त मर्न नै दिन्छन् न त जिउन दिन्छन् यार न त मर्न नै दिन्छन् न त जिउन दिन्छन् यार ओहो अनुमोल शर्माजीको यो मुक्तक सुर्खेत उहाँको घर हो हाल उहाँ नेपालगञ्ज बाँकीमा हुनुहुन्छ अर्को मुक्तक म लिन्छु मसँग अर्को मुक्तक रहेको छ गणेश बोहराजीको तिम्रो जिन्दगीका दुःख पीडा सबै मलाई दिनु तिम्रो जिन्दगीका दुःख पीडा सबै मलाई दिनु र त्यो फिरतीको फुल फेदै काटेर ढलाइदिनु तिम्रो खुसी खोज्दा खोज्दै म मरिहालेछु भने घाटमा गएर तिमीले नै मेरो चिता चलाइदिनु घाटमा गएर तिमीले नै मेरो चिता चलाइदिनु मनलाई चङ्गा बनाउनु पर्यो चुलबुल बनाउनु पर्यो चञ्चल बनाउनु पर्यो जीवनमा सम्भावनाका ढोकाहरू प्रशस्त खुलेका छन् र तिनै आशाका किरणहरूलाई मुक्तकमा उतार्नु पर्यो गणेश बोराजीको यो मुक्तक पाँचतर उहाँको घर हो धेरै निराशुन भएर मुक्तक लेख्नु भए जस्तो लाग्यो मिठो लेख्नुहुन्छ मुक्तक गणेशजी गणेश बोहराजीकै मुक्तक अर्को पनि मसँग रहेको छ अबको क्रममा गणेश बोहराजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिकको सेली तपाईँलाई श्रोता हिउँदमा चल्ने सिरेटो बतासले पनि चोट लाग्छ ओहो हिउँदमा चल्ने त्यो सिरेटो बतासले पनि चोट लाग्छ कहिले कहीँ त तिमीले फेरेको सासले पनि चोट लाग्छ यो छातीमा धारिलो छुराको प्रहार नगर है प्यारी यति कमलो छ कि मेरो मन कपासले पनि चोट लाग्छ यति कमलो छ कि मेरो मन कपासले पनि चोट लाग्छ जति चोट दिन्छौ देव मायालो भित्र साँचेर राख्नेछु जति आँसु दिन्छौ देव मायालो दुई आँखाबाट छर्नेछु जति चोट दिन्छौ देव मायालो मुटुभित्र साँचेर राख्नेछु बस्ताको हुरीले झारिदिएछ मुटुमा फुलेको विश्वासको फुल व्यवस्थाको हुरीले झारिदिएछ तर तिम्रो नजरमा दोषीको श्रेय यो भागीलाई मिलेछ नजिकै छ मायालु म तिम्रो नजरमा दोषी भएर बाँच्ने छु जति आँसु दिन्छौ देऊ मायालु दुई आँखाबाट झर्ने छु जति छोडको भाउमा खटा नबस्दै तिमीले फेरि बदनाम गर्यो बिछोडको भाउमा खटा नबस्दै तिमीले फेरि बदनाम गर्यो मेरो जीवनमा बहार जति आँसु दिन्छौ त्यो मायालु पाँच थरका मुक्तकार गणेश बोराजीका मुक्त खराबहरूसँगै तपाईँहरू समक्ष श्रोता यो गीत मैले राखेँ तपाईँ मुक्तकमाला नियमित रूपमा सुन्नुहुन्छ नि सुन्ने चाह मनभरि हुँदाहुँदै पनि छुटाउनु भयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com त्यस्तै चुक प्रकाश अनलाइन साहित्यिक पत्रिकाको website W W W dot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ श्रोता बेला त अब भने भएको सवाल जवाफ मुक्तको तपाईँले धेरै माया बाँड्नुभएको छ सवाल जवाफ मुक्तकलाई त्यसको लागि कार्यक्रम मुक्तक माला परिवार तपाईँहरूप्रति आभारी छौँ टिकाजी केही समयको लागि रेडियोबाट टाढा हुनुहुन्छ उहाँको आगामी दिनहरू अझ सुखद बनुन् उज्जवल बनुन् मेरो कविताको हामी सबैको तपाईँहरूको तर्फबाट पनि उहाँलाई धेरै धेरै शुभकामना र म एक्लैले सवाल जवाफ भन्न खासै राम्रो नसुनिएला है तसर्थ अर्को जानकारी नगराउन्जेलसम्मको लागि कार्यक्रम मुक्तक मालामा सवाल जवाफ मुक्तक आउने छैन तर तपाईँहरूले पठाउनुभएका मुक्त खराबहरू भने म गच्चौले वाचन गर्नेछु मलाई आशा छ आगामी दिनमा पनि तपाईँहरूले कार्यक्रम मुक्तक मालालाई गर्नुभएको यो माया यसरी नै कायम रहन्छ कार्यक्रममा म मुक्तक नै बोल्छु ल एक अर्कालाई प्यार गर्छन् केही सोच्दैनन् एक अर्कालाई प्यार गर्छन् केही सोच्दैनन् मनमा बस्ने हतार गर्छन् केही सोच्दैनन् सम्बन्धमा दरार आए त्यही बसेको मनमा पछि फेरि प्रहार गर्छन् केही सोच्दैनन् पछि फेरि प्रहार गर्छन् केही सोच्दैनन् मिठो मुक्तक लेख्नुहुने मुक्तकार नगेन्द्र नेउपानेजीको मुक्तक मैले तपाईँहरू समक्ष राखेँ झापा उहाँको घर हो नगेन्द्र नेउपानेजी बडो स्वादिलो बडो गुलियो मुक्तक लेख्नुहुन्छ आउनुहुन्छ हामीहरू समक्ष अर्को मुक्तक म कार्यक्रममा जोड्दैछु श्रोता मसँग मुक्तक छ गोविन्द काफले मुक्तिजीको तनभन्दा अधिक सुन्दर मन होस् भन्नुहुन्छ आमा तनभन्दा अधिक सुन्दर मन होस् भन्नुहुन्छ आमा आफूभन्दा प्यारो आफ्नोपन होस् भन्नुहुन्छ आमा धेरै पैसा कमाएर भोगविलासमा लाग्नुभन्दा छोरा जीवन निर्वाहलाई पुग्ने धन होस् भन्नुहुन्छ आमा जीवन निर्वाहलाई पुग्ने धन होस् भन्नुहुन्छ आमा आमा जे भन्नुहुन्छ सही भन्नुहुन्छ गोविन्द काफले मुक्तिजीको यो मुक्तक सिदीपानी पाल्पा उहाँको घर हो हाल उहाँ कुवेतमा हुनुहुन्छ सिधिपानी सप्तपथ बाट अर्को मुक्त गीता काफले अम्बिकाजीको पनि मलाई सँगै प्राप्त भएको छ चित्त मलाई बुझेन दुई हजारको साडीमा चित्त मलाई बुझेन दुई हजारको साडीमा हिँड्न मन छ चढेर सर र चिल्लो गाडीमा साँच्चै खुसी दिने भए यो जमानाको मलाई मेरो इच्छा पुरा गर्न प्यारा जाऊ भो खाडीमा मेरो इच्छा पुरा गर्न प्यारा जाऊ भो खाडीमा कठै प्याराहरूलाई कति गाह्रो हुने है प्यारीहरूले यसरी संसारभरिको खुसी माग्दा त धेरै धेरै धन्यवाद गीता काफले अम्बिकाजी तपाईँलाई पनि अर्को मुक्तक मसँग रहेको छ श्रोता प्रजित कुमारजीको तरेपछि खोली मान्छे नाउ बिर्सन्छन् तरेपछि खोली मान्छे नाउ बिर्सन्छन् र जन्मिएर हुर्किएको ठाउँ बिर्सन्छन् अलिकति कमाएर सर पस्नेहरू अचम्म छ यार आउने गाउँ बिर्सन्छन् अचम्म छ यार आउने गाउँ बिर्सन्छन् प्रजित कुमारजी थुम पोखरा आठ सेङ्जाका मुक्तकार सेङ्जा बायाखोला सिक्रे उहाँको घर हो अर्को मुक्तक मलिन्जु श्रोता मसँग मुक्तक छ र सहयात्रीजीको जिन्दगीको अन्तिम प्रहर बोलिँदाखेरि जिन्दगीको अन्तिम प्रहर बोलिँदाखेरि सेतो कात्रोले पुरै शरीर छोपिँदाखेरि उडेर कहाँ पुग्छ होला यो आत्मा हाम्रो अन्तिम साससँगै परान रोकिँदाखेरि सेतो कात्रोले पुरै शरीर छोपिँदाखेरि विकेन्द्र सहयात्रीजी ठुला छाप एक ताराका मुक्तकमन आउनुहुन्छ हामीहरू समक्ष यसरी नै अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ सुनिल मोनाजीको छोटो पत्र लेखेको छु तिम्रो हातमा दिनलाई छोटो पत्र लेखेको छु तिम्रो हातमा दिनलाई पुर्याउन आऊ कि आफै आउँछौ तिमी लिनलाई यस्तो भनौँ हाम्रो जोडी दुनियाँले सोचोस् बिछोड पछि पनि मुटु सम्भव छ जोडिनलाई बिछोड पछि पनि मुटु सम्भव छ जोडिनलाई सुनिल मोनाजी पहिलोपटक हुनुपर्छ हामी समक्ष आउनुभएको नेपालगञ्ज उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ अब भने श्रोता हामी अर्को एउटा गीत सुन्नुहोला मसँग दुखेको मुटु झिको मुक्तक रहेको छ मङ्गलसेन एघार अछाम उहाँको घर हो हाल उहाँ मुम्बईमा हुनुहुन्छ दुखेको मुटुको मुक्तक अनि मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली अब भने तपाईँलाई श्रोता मेरो जिन्दगीमा आँसु खपत हुँदैछ मेरो जिन्दगीमा आँसु खपत हुँदैछ दुःख पीडामा रमाउने लत हुँदैछ मेरो घरमा मलामीको लाम्फाको बेला तिम्रो भने मण्डपतिर स्वागत हुँदैछ तिम्रो भने मण्डपतिर स्वागत हुँदैछ दुखेको मुटुको मुक्तक मुक्तकसँगै यो साङ्गीतिकको शैली मैले तपाईँहरू समक्ष राखेँ श्रोता मुक्तक माला अहिले तपाईँहरू रेडियोभिजन एकानब्बे दशमलव छ मेगा सुनिरहनु भएको छ अनि म तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू लिइरहेको छु सपने सपनाको खानी बोकेर गयो परदेश सपने सपनाको खानी बोकेर गयो परदेश सभ्य इमान्दार बानी बोकेर गयो परदेश कठै देशमा एउटा रोजगार नपाउँदाखेरि उसले पनि हातमा राहदानी बोकेर गयो परदेश उसले पनि हातमा राहदानी बोकेर गयो परदेश अर्को मुक्तक मैले तपाईँहरू समक्ष राखेँ सुभाष थापा मगर परदेशीजीको यो मुक्तक खोटाङ बजार तिन उहाँको घर हो सुभाष थापा मगरजीको नै अर्को एउटा मुक्तक मसँग छ श्रोता जानुपर्छ दिनरात साउको मेला कसले बुझिदिने जानुपर्छ दिनरात साउको मेला कसले बुझिदिने उठेका छन् हातभरि ठेला कसले बुझिदिने न लगाउने कपडा छ न एकजोर चप्पल नै पटपटी फुटेका छन् हत्केला कसले बुझिदिने पटपटी फुटेका छन् हत्केला कसले बुझिदिने यो मार्मिक मुक्तक सुभाष थापा मगर्जीको खोटाङ उहाँको घर हो आउनुहुन्छ उहाँ पनि विगतका केही श्रृङ्खलादेखि नियमित रूपमा अर्को मुक्तक म कार्यक्रममा लिँदैछु प्रकाश बस्नेत गफाडीजीको कहिले खरी त कहिले चक हुन मन लाग्छ कहिले खरी त कहिले चक हुन मन लाग्छ साँच्चै अरूभन्दा फरक हुन मन लाग्छ कति मन पर्दैन मायामा लोलो पोतो आफूलाई त उग्र अराजक मन लाग्छ आफूलाई त उग्र अराजक मन लाग्छ मुक्तकार प्रकाश बस्नेत गफाडेजी पनि आउँदै गर्नुहुन्छ हामीहरू समक्ष बडो दामी मुक्तक लेख्नुहुन्छ पानी नपाउनेले जुस पाएपछि पानी नपाउनेले जुस पाएपछि झार नपाउनेले कुस पाएपछि नबन्ने काम पनि बन्छ यो देशमा कर्मचारीहरूले घुस पाएपछि कर्मचारीहरूले घुस पाएपछि यसरी दरो व्यङ्ग्य प्रहार गर्नुभयो प्रकाश बस्नेत गभाडीजीले नै उहाँकै मुक्तक अर्को पनि मैले तपाईँहरू समक्ष राखेँ अर्को मुक्तक म कार्यक्रममा लिँदैछु श्रोता मसँग मुक्तक रहेको छ किशोर पोखरेल प्रतीकजीको महिला मैला हुनै सक्दैन महिला मैला हुनै सक्दैन झ्यालको विकल्प दैला हुनै सक्दैन संसार सृष्टि गर्ने नारीहरू हुन् पुरुष कदापि पहिला हुनै सक्दैन पुरुष कदापि पहिला हुनै सक्दैन किशोर पोखरेल प्रतीकजी पहिलोपटक आउनुभएको हुनुपर्छ हामीहरू समक्ष दशरथपुर नौ सुर्खेत उहाँको घर हो अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ अनुप शर्मा खतिवडाजीको हतार छ भन्छौ अचेल काम देखिँदैन हतार छ भन्छौ अचेल काम देखिँदैन जति गरे पनि तिम्रो नाम देखिँदैन कर्तव्य आफ्नो के हो भनी हेर त मरेपछि सम्पत्तिको दाम देखिँदैन अनुसरमा कतिवटाजी मोनाबारी गाउँ विश्वनाथ असमबाट हामीहरू समक्ष आउनुभयो अब पनि श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत होला, मसँग कुमार पनेरुजीको मुक्तक रहेको छ नुवाकोट बेलकोट गढी उहाँको घर हो कुमार पनेरुजी पहिलोपटक कार्यक्रम मुक्तक मालामा आउनुभयो कुमार पनेरुजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता चिसो लाग्दा न्यानोपनको आभास दिनु प्रभु चिसो लाग्दा न्यानोपनको आभास दिनु प्रभु दुःख पिर सहन सक्ने साहस दिनु प्रभु जिन्दगी यो रङ्गमञ्चको खेल मैदान जस्तै रहेछ आफै गर्छु जे गरे नि बस प्रयास दिनु प्रभु आफै गर्छु जे गरे नि बस प्रयास दिनु प्रभु जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ सबैभन्दा ठुलो कुरा मर्न बाँकी छ जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ सबैभन्दा ठुलो कुरा मर्न बाँकी छ धेरै छोटी धेरै तरे खोलाहरू बागे धेरै छोटी कस्तो जुनी दियो आमा भन्ने कोटी खोटी अब एउटा मनको खोला तर्न बाँकी छ सबैभन्दा ठुलो कुरा मर्न बा मा फुले क्यारे परेलीमा फुले चमेली र बाबरीको तरेलीमा फुले चमेली र बाबरीको तरेलीमा फुले फुल्नसम्म फुले अब झर्न बाँकी सबैभन्दा ठुलो कुरा मर्न बाँकी छ कुमार पनेरुजीका मुक्तकराबहरूसँगै श्रोता यो मिठो गीत तपाईँले रेडियोभिजन एकानब्बे दशमलव छ मेगार्सको कार्यक्रम मुक्तक मालामा सुन्नुभयो यो समयसम्म तपाईँहरूले नै पठाउनुभएका खराबहरू वाचन गर्दा गर्दै कार्यक्रममा मुक्तकको स्वाद लिँदा लिँदै छुटिने बेला भइसकेछ प्रविधि सुमिजनबाट म सङ्केत पाइरहेको छु तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्छ कार्यक्रम सुनिसकेपछि तपाईँलाई पनि मुक्तक पठाउन मन लाग्छ अनि प्रतिक्रिया दिन मन लाग्छ भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktak Mala at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ एमयुकेटिएके मुक्तक एमएलए माला Muktak Mala at